बीस भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा Nepal WWW dot CIN dot ORG dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय छ्यालिसमा हामी कथित बोक्सी सम्बन्धी समस्या समाधान गर्न के के गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्दछौं छलफलमा सहभागी हुन नेपाल परिवार दलका सभासद मिलन राजवंशी राष्ट्रिय महिला आयोगका प्रवक्ता मनु हुमा गाई र यसै क्षेत्रमा काम गर्ने संस्था प्रेरणाका कार्यक्रम संयोजक एवं महिला अधिकार कर्मी सावित्री पोखरेल हाम्रो स्टुडियोमा हुनुहुन्छ हजारौं र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन देशभरिका दुई सय चालिस भन्दा बढी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी कथित बोक्सी लगायतका महिलामाथि हुने हिंसाको अन्त्यका लागि कस्तो खालको कानूनी र संवैधानिक व्यवस्था हुनुपर्दछ भन्ने बारेमा छलफल गर्छौं विशेष गरेर अहिले संसदमा पेश भएको बोक्सी आरोप सम्बन्धी कसुर र सजाय सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको बारेमा केन्द्रित भएर आजको छलफल हुनेछ छलफलमा सहभागी नेपाल परिवार दलका सभासद मिलन राजवंशी राष्ट्रिय महिला आयोगका प्रवक्ता मनु हुमागाई र राष्ट्रिय महिला अधिकार मञ्चको सचिवालय प्रेरणाका कार्यक्रम संयोजक एवं महिला अधिकार कर्मी सावित्री पोखरेल यहाँहरू तिनैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद धन्यवाद दिपकजी सबैभन्दा पहिले सावित्रीजीलाई यो जुन लामो समय लामो प्रयास तपाईँहरूले पनि अधिकार कर्मीहरूले गर्नुभएको थियो होइन यो जुन बोक्सी कथित बोक्सी सम्बन्धी छुट्टै ऐनको लागि लामो समयदेखि प्रयासहरू गर्नुभयो जुन अब ऐन आउन आँटेको छ विधेयकको रूपमा प्रस्तुत भइसकेको छ होइन यसले चाहिँ के अहिले भएको जुन समस्या छ त्यो ऐन आएपछि चाहिँ के के समस्याको समाधान हुन्छ मस्यौदा विधेयकदेखि नै महिला आयोगसँग मिलेर हामीले धेरै अगाडि पाँच पाँच वर्ष अगाडिदेखि काम गर्दै आएको थियौँ र अहिले यस्तो खुसीको हामीलाई अलिकति खुसी पनि के लाग्छ भने यो विधेयक चाहिँ पहिला के थियो भने सम्पूर्ण पुरै कुरीति जन्ने विधेयकमा राखेको थियो यो बोक्सी अपराधको विधेयकलाई कुरीति जन्नेमा पाँच सातवटा विधेयकलाई एउटै ठाउँमा तर हाम्रो लडाइँ के हो भनेदेखि सुरुदेखि नै विभिन्न कुरीति जन्ने चाहिँ हिंसाहरू हुन्छन् तर यो बोक्सी भनेको एउटा अपराध हो क्राइम हो एउटा एउटा होइन मानव अधिकारको उल्लङ्घन हो यसलाई चाहिँ एउटा कुर्ति भनेर मात्रै यसलाई लिइराख्न सक्ने अवस्था छैन भनेर हामीले छुट्टै विधेयकको रूपमा चाहिन्छ भनेर जुन विगतको लामो समयदेखि धेरै महिला अधिकार कर्मी महिला अधिकार मञ्च लगायत अरू धेरै सञ्जालहरू साथमा महिला आयोगदेखि सबै हामीले यो लबी गर्दै जाँदाखेरि अहिले आएर चाहिँ यो छुट्टै विधेयकको रूपमा पेश भएको छ व्यवस्थापिका संसदमा चाहिँ त्यो चाहिँ दर्ता भएको छ हामीलाई यति खुसी लागेको छ कि यो विधेयक आइसकेपछि जुन चाहिँ एउटा कथित रूपमा बोक्सी भनिने चल चलन थियो त्यसको चाहिँ अन्त्य हुन्छ भन्ने हाम्रो विश्वास हो र अर्को के हो भन्दाखेरि अपराधीले जुन धरौटीमा छुट्ने कानुन थियो होइन तिन हजारदेखि पच्चिस हजारसम्म जरिवाना दिने होइन अब त्यसमा चाहिँ जति पनि दिन सक्ने साधारण सजायमा छोडिने व्यवस्था थियो भने अब आइसिएसी कम्तीमा पनि दस वर्षको सजाय तोकेको छ त्यो भित्र राखिएको छ त्यो प्रस्तावित विधेयकमा तेस्रो व्यक्ति जसले चाहिँ बोक्सी भन्यो त्यो व्यक्तिलाई पनि त कानुनी दायरामा ल्यायो त्यो पनि अपराधी हो होइन त्यसको दायरा चाहिँ बनाएर त्यहाँ नियमहरू राखेको छ र अब पूर्ण रूपले चाहिँ एउटा बोक्सी अपराधको अन्त्य हुन्छ भन्ने चाहिँ हामीलाई ठुलो आशा चाहिँ छ मनु गाईजी यो एउटा महिला अधिकार कर्मी महिलाको अधिकारको क्षेत्रमा काम गर्नेको लागि खुसीको कुरा हो तर यसलाई अझ प्राथमिकता दिएर संसदले व्यवस्थापिका संसदले यो विधेयकलाई प्राथमिकता दिएर चाँडोभन्दा चाँडो यसलाई टुङ्ग्याएर होइन कानुनी व्यवस्था गर्नको लागि चाहिँ आयोगको दबाव के हुन्छ बोक्सी विधेयकको सम्बन्धमा पहिला आयोगले नै राष्ट्रिय महिला आयोगले नै निकै पहल गरेको इनिसिएसन लिएको ड्राफ्ट बनाएको र अगाडि बढाएको त्यो अगाडि बढाइसकेपछि हाम्रो लाइन मिनिस्ट्री महिला बालबालिका मन्त्रालय हामीले त्यहाँ पेश गरौँ अहिले त्यो मन्त्रालयले अगाडि बढाइरहेको छ यसरी बढाउँदाखेरि र त्यो विधेयक पास भयो भने जो बोक्सीको आरोपबाट हाम्रा नेपाली महिला दिदीबहिनीहरू हाम्रा आमाहरू हजुरआमाहरूले जुन खेप्नु परेको पीडा छ त्यसको अन्त्य हुनेछ भन्ने विश्वास गरिएछ र यसैमा कोड गरेको छ कि दस वर्षसम्म सजाय हुनेछ भन्ने थियो अब पहिला त्यो घरेलु हिंसा ऐन अन्तर्गत चाहिँ तिन हजारदेखि पच्चिस हजारसम्म जरिमाना गर्न सकिनेछ भन्ने थियो होइन त्यही पनि त्यो कता राख्ने कता के गर्ने भन्ने थियो अहिले त छुट्टै विधेयक भनेपछि त त्यसको क्राइटेरिया त छुट्टियो नि त्यसो भइसकेपछि अहिले जुन अब त्यो दण्ड दस वर्षसम्म जेल बस्ने भनेको कुरा त नै होइन त्यसले गर्दाखेरि पनि अब भन्न हुँदैन यो गर्न हुँदैन भन्ने हिसाबमा चाहिँ जान्छन् भन्ने लाग्छ र एउटा महिला जो जन्मिन्छे युवा हुन्छ अनि त्यो वृद्ध हुन्छ वृद्ध भइसकेपछि एकल भइ भइसकेपछि ऊ कसैको सहारा नभइसकेपछि उसलाई बोक्सीको आरोप लगाइन्छ त्यो बोक्सी हुने भए त जन्मिनै बोक्सी हुने हुनुपर्ने हो युवा अवस्थामै हुनुपर्ने हो युवा अवस्थामा ऊ भरभराउँदा हुँदा ऊ कमाउन सक्ने हुँदा ऊ राम्रो हुँदा चाहिँ बोक्सी नहुने जबदरित समाजमा एकल हुन्छ अनि त्यसपछि उसको कोही सहारा हुँदैन अनि त्यसलाई चाहिँ बोक्सीको आरोप लगाइन्छ त्यही गरेर चाहिँ राज्यले अहिले संवेदनशील भएर चाहिँ यो बोक्सी विधेयक अगाडि ल्याएको छ लाग्छ यो पास भयो भने भनेदेखि यी कुराहरू चाहिँ पक्कै न्यूनीकरण र अन्त्य हुनेछ भन्ने हामीले विश्वास गरिरहेको छ मिलन राजवंशीजी तपाईँ अब नेपालका यत्र धेरै महिलाहरूको प्रतिनिधित्व गर्दै संविधान सभामा हुनुहुन्छ यो महिलाको एकदम ठुलो मुद्दा हो होइन यो विधेयकलाई चाहिँ अरू विधेयकको भन्दा बढी प्राथमिकता दिएर होइन त्यसमा छलफल गराएर यसलाई चाँडो भन्दा चाँडो ल्याउन तपाईँको चाहिँ के हुन्छ प्रयास तपाईँको प्रतिबद्धता के हुन्छ यो जुन बोक्सी प्रथा छ जुन बोक्सी भनेको एउटा आरोप लगाएर चाहिँ महिलालाई अपहेलित गरेर चाहिँ यो समाजबाट निकाला गर्ने जुन एउटा यो कुरीति छ यो एउटा चाहिँ मैले यसलाई चाहिँ रूढिवादी परम्परा मान्छु किनकि यो बोक्सी प्रथाबाट एकजना दुईजना गर्दै हजारौँ महिलाले खेप्नु भएको पीडा उहाँहरूको चाहिँ एकदम दर्दनाक उहाँहरूले भोग्नु भएको छ हामीले विभिन्न न्युज मिडियाहरूबाट रेडियो एफएमहरूबाट पनि सुन्ने गरेका छौँ दिन प्रतिदिन यस्तो घटनाहरू र महिलाको एउटा चाहिँ दर्दनाक एउटा चाहिँ यो आरोपको घटनाहरू चाहिँ रोक्नको लागि जुन एउटा यो विधेयक आएको छ यो यो विधेयकलाई अब यो संसदमा यो छलफलको क्रममा उठ्छ यो चाहिँ हामी बुधा बुधा छलफल गर्छौँ होइन अनि विधेयकमा कतिपय कुराहरू थप गर्नुपर्ने छ कि किनभने त्यहाँ अब धेरै महिला माननीयजीहरू पनि हुनुहुन्छ र महिला र पुरुष जसरी चाहिँ एकअर्काको परिपूरक हुन् महिलाको समस्यालाई समाधान गर्नको लागि पुरुष मानिसहरूको पनि उत्तिकै हक लाग्छ र अहिलेको संसदमा पनि मैले के देखेको छु भन्दाखेरि पुरुष मानिसहरू पनि एकदमै महिलाको एजेन्डाहरूमा सक्रिय हुनुभएको छ र मैले चाहिँ यो विधेयकले चाहिँ मलाई कस्तो लाग्छ भने यसले पनि प्राथमिकता पाउनेछ एउटा महिला मानिने जीवबाट र पुरुष मानिने जीवबाट पनि किनभने पुरुष मानिने जीव पनि त कुनै महिलाबाट नै परिपूरक हुनु भएको उहाँ हिजो आमाबाट जन्मिनु भयो उहाँको बहिनी छ उहाँले बिहे गरेको श्रीमती पनि महिला हुनुहुन्छ त्यस कारणले गर्दा नि यो एकदमै यो चाहिँ स्पेसली यो चाहिँ महिलाहरूको एउटा चाहिँ एजेन्डा भएकोले गर्दाखेरि यसमा म आफू पनि महिला भएको हिसाबले र यो महिलाहरूको एउटा साझा एजेन्डा भएको हिसाबले हामी सबै म यो कुरा पनि मैले माननीय महिला चाहिँ हामी छलफल पनि गर्छौँ र यो कुरा जसरी मैले अघि पनि भनेको थिएँ कि महिलाको कुनै पनि साझा एजेन्डा आउने बित्तिकै महिलाहरू चाहिँ धेरै पार्टिसिपेसन हुने छलफलमा भाग लिनको लागि उहाँहरूको नाम अगाडि जाने किनभने हाम्रो उपसभामुख जो हुनुहुन्छ उहाँ पनि महिला हुनुहुन्छ हुनुहुन्छ उहाँले पनि महिलाहरूलाई बेला बेला प्रेरित गर्नुहुन्छ र यो एउटा महिलाको जल्दो बल्दो समस्या भएकोले गर्दाखेरि मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका सशक्त रूपमा चाहिँ यो एजेन्डालाई एकदम विशेष रूपमा छलफल गरेर यसलाई चाहिँ एकदम छलफल गरेर यसलाई चाहिँ एकदमै टुङ्गो लगाउनको लागि यसलाई चाहिँ भन्दा चाँडो हामी पास गराउने चाहिँ प्रयास चाहिँ मेरो आफ्नो भूमिका खेल्नेछु सावित्रीजी अब अघि पनि सुरुमा भन्यौँ लामो समय लाग्यो यसलाई अहिले जुन यो प्रक्रियामा ल्याउन र यो विधेयक तयार गर्नको लागि र पेस गर्नको लागि र यसलाई टुङ्ग्याउनको लागि चाहिँ जुन प्राथमिकता दलहरूले प्राथमिकताको विषयको रूपमा यसलाई राख्नको लागि चाहिँ तपाईँको भनाइ के छ दलहरूको प्राथमिकताको विषयमा महिला महिला हिंसाका कुरा यही बोक्सीका कुरा पर्ने गरेका छैनन् जेसुकै भने तापनि कसरी प्राथमिकतामा पार्दा अब कस्तो छ भनेदेखि यो हुन त अब हामी धेरै खुसी हुनु खुसी पनि एकातिर भइरहेका छौँ र अर्कोतिर फेरि पनि हामीलाई के हुने हो भने डर पनि छ किनभने यो यस्तो यो के भन्छ नि अनलक्की भनौँ भनौँ न मान्छे यो बोक्सी कथित बोक्सी विरुद्धको चाहिँ जुन ड्राफ्ट विधेयक हुने बेलादेखि नै पहिला जुन एक दिन यदि नेपालको चाहिँ संविधान सभा के भन्छ भङ्ग नभइदिएको भए यो विधेयक चाहिँ त्यही बेला आउँथ्यो रातारात होइन मन्त्री परिषद प्रधानमन्त्री कार्यालय लैङ्गिक युनिटबाट गरेर पुरै हामीले होइन महिला आयोग हामी बसेर ड्राफ्टको बेलादेखि लगेर महिला मन्त्रालयमा टेबल गरेर महिला मन्त्रालयले चाहिँ कानुन मन्त्रालयमा पठायो कानुन मन्त्रालयबाट फेरि त्यसलाई रिभिजन गरेर चाहिँ केही कुराहरू सच्याएर फेरि महिला मन्त्रालय मन्त्रालयमा आयो अनि महिला मन्त्रालयमा आएर चाहिँ आएको थियो त्यसपछि चाहिँ त्यति बेला अब संविधान सभा पनि थिएन नभइसकेपछि यसलाई चाहिँ अध्यादेशबाट चाहिँ अगाडि लाने भनेर टुङ्गो लाइसकेको थियो त्यति बेला होइन र के भइदियो भनेदेखि त्यही दिनमा नै होइन भोलि जस्तो यो चाहिँ अब विधेयक चाहिँ संसदमा जाने छलफल हुने र पास हुने भन्ने लगभग भनौँ न उनान्सय पोइन्ट पाँच प्रतिशत भइसकेको कुरा चाहिँ एउटा दुर्भाग्यवश चाहिँ संविधान सभा चाहिँ विघटन भयो होइन र हामी यति दुखी भयौँ कि त्यति बेला होइन त्यो कसरी आशा गर्ने कि अझै पनि मलाई त विश्वास लाग्छ किन लाग्दैन भनेदेखि अझै पनि भर्खर अब व्यवस्थापिका संसदमा चाहिँ यो पेस गरिएको छ होइन अब के थाहा त्यहाँ छलफल हुने अघि अब सहसाजीले भने जस्तै पोजिटिभली होइन सबै हामी त के भन्छौँ भनेदेखि अघि उहाँले धेरै कुरा भन्नुभयो भन्न पनि पर्दैन एउटा मान्छेलाई खुलिआम मारिएको छ क्या यो अपराध क्रुर हो क्या यो विश्वव्यापी घोषणा पत्र अवस्थामा पनि एउटा नेपालले हस्ताक्षर गरिसकेको देशमा दिनदिनै महिलाहरू दलित महिला होइन अघि महिला आयोगको हाम्रो प्रवक्ताज्यूले पनि भन्नुभयो नि जब चाहिँ त्यस्तो किसिमले मारिएको छ क्या दिनदिनै मारिएको छ भनेदेखि मान्छे मार्ने कानुन चाहिँ छोडिदिएको जस्तो भयो क्या अदल महल मुलुकियन एघार के अरे मुलुकियनको अदल महल खमा उल्लेख गरेको छ जम्मा तिन महिनादेखि चाहिँ तपाईँको होइन कै तिन हजारदेखि पच्चिस हजारसम्मको जरिवाना हुने साधारण चाहिँ त्यो होइन सजाय त्यस्तो सजायले त भएन नि त होइन त्यो भएको हुनाले चाहिँ जोसँग पैसा भयो उसले छोडे बोक्सी भनिदिएर उसलाई चाहिँ एकदमै होइन धेरै यातना दिने अनि दस हजार पन्ध्र हजार तिन हजारदेखि पच्चिस हजार जति तिरे पनि भयो नि छुटेर फेरि आउने अर्कोलाई रिस उठ्छ अर्कोलाई बोक्सी भन्ने यस्तो पनि भएको छ कि अहिले चाहिँ जुन जुन जो बोल्छ नि आफ्नो लागि त्यसलाई बोक्सी भनिदिने पनि आएको अहिले अलिकति आचरण फरक आएको र अहिले जुन विधेयक चाहिँ संसदमा पेश भएको छ हामीले चाहिँ उहाँहरूलाई एकदमै आह्वान गर्छौँ यो अति आवश्यक विधेयक हो यो देशको लागि यो देशको महिलाको लागि होइन यो चाहिँ एउटा अहिले त पुरुषलाई पनि बोक्सा भनेर भनिने रहेछ क्या हामीले हेर्दै जाँदाखेरि अहिले कति बोक्सी केसहरूमा फ्याट पेन्डिङमा जाँदाखेरि पुरुषलाई पनि बोक्सा भने यसलाई यो विधेयकमा के एउटा राखेको छ भनेदेखि बोक्सी मात्र होइन जसले चाहिँ कथित बोक्सी भन्छ कथित बोक्सा पनि भनेको छ क्या समाजमा पुरुषलाई पनि उत्तिकै पीडा भइरहेछ गाउँमा जाँदाखेरि हामी एउटा अधिकार कर्मीहरूलाई चाहिँ के छ भने एउटा आशाको आशा पलाएको छ तर पुरा विश्वास चाहिँ नै छैन मनु हुमाकाईजी अब यो अहिले पनि कानुन नभएका त होइनन् भएका कानुन मात्रै कार्यान्वयन भयो भने पनि अहिले भएका बोक्सी सम्बन्धी जुन अपराध गरेको छ त्यसलाई दण्डित मात्रै गर्यो भने पनि धेरै हदसम्म नियन्त्रण हुन्थ्यो भोलि अब यो छुट्टै ऐन आउला तर यसको कार्यान्वयन नभएर राजनैतिक संरक्षणमा उन्मुक्ति दिने आर्थिक प्रलोभनमा परेर जुन अहिलेको प्रचलन छ त्यो भयो भने त ऐन भए नि के नै फाइदा हुन्छ होला र दिपकजी यहाँले राम्रै कुरा गर्नुभयो कानुन छ कार्यान्वयन छैन भन्ने जुन सवाल छ कार्यान्वयनकै पक्षमा हामीले बढी ध्यान दिनुपर्छ नपुग भएकै कुरा अहिले पास गर्नुपर्छ पहिला कानुन नै बन्नु बन्नु पर्यो त्यसपछि कानुन बनिसकेपछि कार्यान्वयन पक्षमा जाने कुरालाई अघि नै मैले यहाँको अगाडि निवेदन गरिसकेँ कुन कुन कुराले साँच्चैकै त्यो कार्यान्वयनको उसमा पक्षमा लैजान सक्छ के चाहिँ अङ्कुश लगाएर चाहिँ त्यो कार्यान्वयन नगर्नेलाई दण्ड गर्न सकिन्छ त्यो पनि त्यसमा नियम विनियम अब के के हुन्छ त्यो सबै बनाएर चाहिँ अगाडि केन्द्रित भएर हामी अगाडि बढियो भनेदेखि राज्यले कानुन पनि पाउने र पीडकले चाहिँ दण्डित पनि हुनुपर्ने कुरा चाहिँ हामी अगाडि बढियो भने पक्कै पनि यी सबै कुराहरू यो महिला हिंसा भन्नुहोस् अथवा बोक्सी भन्नुहोस् चाहे बेचबिखनको सवाल भन्नुहोस् यी सबै चाहिँ महिला जो उत्पीडनमा पर्नु परेछ यी कुराबाट अन्त्य हुने कुरा चाहिँ हामीले विश्वास गरेका छौँ मिलन राजवंशीजी अझ तपाईँहरूको जिम्मेवारी बढिरहेछ अहिले मनुजीको कुरा सुन्दाखेरि तपाईँहरूले चाहिँ अब यो संविधानमै यस्ता मुद्दाहरू जुन कथित बोक्सी सम्बन्धी जुन अपराध छ त्यसको नियन्त्रण गर्न संविधानमै चाहिँ के व्यवस्था गर्न सकिन्छ अबको नियम अबको यो संविधानमा चाहिँ एकदमै किटान भएर एकदम उल्लेख भएर आउनुपर्छ जस्तै यो बोक्सी सम्बन्धी कसु सुर तथा सजायको सम्बन्धमा व्यवस्था गर्ने नियम कानुन कस्तो हुनुपर्छ त अब यो छलफल गरिसकेपछि यहाँ केही थप कुराहरू आउँछन् किनभने त्यहाँ पनि विभिन्न चाहिँ विचार विभिन्न भावना भएको मानिजीहरू हुनुहुन्छ होइन विभिन्न विशेषज्ञ मान्छेहरू हुनुहुन्छ उहाँहरूबाट पनि धेरै कुराहरू थप आउँछ होला र यो सबै कुरा समग्रमा मिलाएर हामीले चाहिँ अब बन्ने संविधानमा र यसलाई चाहिँ संविधानमै चाहिँ एउटा कडी कडाउको साथ के हुनु पर्यो भन्दाखेरि चाहिँ जस्तै यहाँ तिन वर्ष दस वर्ष जेल सजाएको कुराहरू छ यदि त्यो हो भने त्यसलाई किटान गरेरै एकदम संविधानमा चाहिँ कुनै पनि एउटा राजनीतिक दलको हुप नलाग्ने गरी जारी नहुने गरी यो राजनीतिक संरक्षण नभइकन एउटा चाहिँ निष्पक्ष रूपमा चाहिँ एउटा त्यो संविधानमा चाहिँ किटान गरेरै तोकेरै लेखेको खण्डमा चाहिँ त्यसरी हामी संविधान बनायौँ भने त्यो संविधानले चाहिँ बनाएर मात्रै पनि पुग्दैन त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराहरू पनि त्यस पछाडि हुन्छ र कार्यान्वयन गर्ने हिसाबले नै हामी त्यो अनुसारको संविधान दिन सक्यौँ भने अवश्य पनि यी चाहिँ समस्याहरू जुन छन् बोक्सी प्रथाहरूको समस्याहरू महिला हिंसाको समस्याहरू यी यो कुराहरूलाई चाहिँ हामीले जरैबाट उन्मूलन गर्न सकिन्छ भन्ने मलाई विश्वास लाग्छ र मैले खेल्नुपर्ने भूमिका सशक्त रूपमा मैले प्रयास गर्नेछु छु सावित्रीजी यस्तो हेर्दाखेरि अध्ययन गर्दाखेरि यो बोक्सी सम्बन्धी धेरै घटनाहरू जुन जिल्लामा निरक्षरता बढी छ साक्षरता कम छ त्यो जिल्लामा ती घटनाहरू बढी छन् जुन समुदाय अझ पछाडि परेको छ त्यो समुदायमा यो घटनाका सङ्ख्याहरू बढ्दै गएको देखिन्छ यसले गर्दाखेरि अब हामीले कानुन मात्र बनाउने र कानुनमा मात्र भर परेर बस्दाखेरि त भोलि त त्यो कानुनकै ज्ञान नहुने धेरै हुन्छन् र यो जुन बोक्सी हुँदैन जसरी हामी चारजनाले विश्वास गरेका छौँ बोक्सी छैन भनेर त्यस्तै गरी आम नागरिकलाई त्यो विश्वास दिलाउनको लागि त जनचेतनाको नै आवश्यकता देखिन्छ त्यसमा चाहिँ तपाईँहरूको पहल के छ राज्यले के गर्छ भने कानुन ल्याइदिन्छ अनि हाम्रो पनि के छ कानुन आएपछि अब चुप लागेर कानुन आइ त गयो त्यसको फलोअप चाहिँ हुँदैन के नेपालमा त्यो त्यो चाहिँ एउटा समस्या छ किन हुँदैन भन्दाखेरि त्यसको लागि राज्यले कार्यक्रम ल्याउँदैन ठोस कार्यक्रम हुँदैन बजेट हुँदैन होइन तर अस्तिको नीति तथा कार्यक्रममा त मैले त्यस्तो बुझा देखिनँ छँदै छैन अचम्मको कुरा छ महिलालाई कृषिमा चाहिँ प्रमोट गरिनेछ भनेर दुई चारवटा महिलामुखी कार्यक्रम भयो भन्ने हल्ला छ होइन सरकारको अहिले यस्तो बजेट र कार्यक्रम आउँदाखेरि छैन यता कानुन बन्छ उता कार्यक्रमै छैन अनि कसरी त्यो चाहिँ एउटा गोल हुन सक्छ हुँदै हुँदैन मन गाईजी अब यसलाई कार्यान्वयन गर्न र अझ पनि जनचेतना जागृत गर्नुपर्ने अवस्था छ र मानिसको जुन सोचाइमा छ सोचाइमा परिवर्तन गर्नुपर्ने अवस्था देखिन्छ त्यसको लागि चाहिँ अब अहिले जति पनि कार्यक्रमहरू छन् हामी नीति बनाउन कार्यक्रम बनाउन केन्द्रमा बसेर दबाब दिन चाहिँ हामी नेपाली अगाडि छौँ तर जुन समस्या भएको समुदायमा पुगेर तल्लो तहमा पुगेर काम गर्नेको संख्या निकै कम छ यो क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरू पनि माथि माथि नै रमाउनु अब यो समस्यालाई चाहिँ कसरी समाधान गर्ने आयोगले चाहिँ तल्लो तहसम्म पुग्न के गर्न सक्छ माथि फाइभ स्टार अथवा ठुल्ठुलो सिंहदराहरूभित्र बसेर नीति बनाउँछ साँच्चीकै ग्रामीण इलाकाका दूरदराजका जनतामा चाहिँ त्यो नीति कसरी कार्यान्वयन गर्ने भन्ने जुन प्रश्न गर्नुभयो यो साह्रै राम्रो प्रश्न हो अहिले यथार्थमा ग्रहको जतिसुकै परिवर्तन भए पनि चाहे हामी सात साल छ्यालिस साल होइन हरेक घटनाक्रमहरूको परिवर्तनबाट पनि राज्यले चाहिँ नीति बनाउने माथि मात्रै रुमलिनी भएर चाहिँ जनताले चाहिँ कुनै उड्न पाएको कुरा छ अब साँच्चैकै तलब पुग्नलाई अहिले राष्ट्रिय महिला आयोगको कुरा गर्नुभयो म त्यहाँको प्रवक्ता पनि हो महिला आयोग स्थापना भएको बाह्र वर्ष भयो दुई हजार अन्ठाउन्नमा हामी स्थापित भयो त्यही केन्द्रमा मात्रै सीमित छ यथार्थ भन्दाखेरि त्यही मात्रै सीमित छ हामीले शाखा विस्तार गर्नुपर्छ अहिले कम्तीमा पनि पाँचवटा विकास क्षेत्रमा पुग्नुपर्छ भनेर यसपालि राखियो त्यहाँ अहिले यस्तै छ अब बजेटको कुराहरू होइन नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रममा बजेट राखियो अब त्यो ल्याप्स हुने स्थितिमा गयो अब यस्तो छ हेर्नुहोस् है त अब किन यस्तो भइरहेको छ राज्य भन्दा हामी सबै आफ्नो ठाउँबाट जिम्मेवारी ढङ्गले अगाडि बढेनौँ कि भन्ने लाग्छ नीति बनाउने अनि त्यो नीति चाहिँ केही क्षणको लागि मात्रै हो नि त्यो कार्यान्वयन भयो कि भएन भन्ने पक्षमा चाहिँ हामी कोही पनि नजाने संवेदनशील पनि नहुने भएर चाहिँ अहिले उभिरहेका छ गाउँका महिलाहरू दिदीबहिनी त त्यो छँदैछ होइन त्यही चितवनको ढेङ्गनी देवीको भयो त्यसपछि पिउटारको पिउटारकै घटना भयो होइन शिक्षित महिलाले नै बोक्सी भनेर मलमूत्र खुवाएका घटनाहरू भए राजधानीमै भयो होइन त्यसले गर्दा शिक्षा लिएर मात्र पनि हुँदो रहन्छ मिलनजी अब व्यवस्थापिका संसदमा त तपाईँहरू जस्ता सभासदहरूले स्वतन्त्र बोल्ने समय पनि पाउनुहुन्छ त्यस्तो बेलामा विभिन्न विषय उठ्छन् तर यो बोक्सी सम्बन्धी विषय विषय चाहिँ तपाईँहरूले कतिको उठाउनु भएको छ अहिलेसम्म यो विषयमा प्रवेश गरेको मलाई थाहा छैन संसदले मैले भन्नु पर्दा तपाईँहरू अगाडि चाहिँ साँचो कुरा बोल्नुपर्ने हुन्छ अहिलेसम्म यसले प्रवेश गरेको छैन र अहिले यो विधेयक आइसकेपछि यो विषयले प्रवेश गर्दैछ आज हामी नीति नियम बनाउनेसम्ममा यो कुरा आउँदाखेरि यो विषयले चाहिँ एउटा सबैको चाहिँ एउटा चाहिँ कमन एजेन्डाको रूपमा यसले टार्गेट गरेको छ राज्यको यो यसमा चाहिँ चेतना ल्याउनको लागि जस्तै उहाँले अघि भन्नुभयो चेतना त छ तर चेतनामा पनि वृद्धि भएको छैन होइन शिक्षित मानसिकतामा परिवर्तन मानसिकता मानसिकता पुरानै भयो पुरानै भयो तिनलाई चाहिँ अलिकति परिवर्तन गर्नु पर्यो अलिकति त्यसमा चाहिँ यो चेतनाको स्तर चाहिँ वृद्धि गर्ने हो कि भन्ने जस्तो कुराहरू आयो नि त्यो कुराहरूमा लाग्नको लागि चाहिँ राज्यको राज्य राज्यले चाहिँ प्रमुख दायित्वको रूपमा लिनुपर्छ भन्ने जस्तो मलाई लाग्छ तल्लो स्थानीय लेभलमा चाहिँ कसरी जाने भन्दाखेरि समूहसम्ममा भएर जाने हो कि होइन यो महिला आयोग राष्ट्रिय महिला आयोगको सहकार्यमा जाने हो कि विभिन्न हाम्रो चाहिँ गैर सरकारी संस्थाहरूको चाहिँ कोअर्डिनेसनमा जाने हो कि त्यो अनुसारले चाहिँ राज्यले चाहिँ एउटा फोकस पोइन्ट बनाएर स्थानीय लेभलदेखि नै हामीले जान्नु जरुरी छ म राज्यको ध्यान आकर्षण पनि गराउन चाहन्छु संसदमा बोल्नुहुन्छ संसदमा अवश्य म बोल्छु मैले बोल्दाखेरि मैले कुराहरू पनि समेट्छु र यसको लागि जुन अस्ति हाम्रो कार्यक्रम नीति तथा कार्यक्रम बन्यो यसमा त्यसमा पनि मैले कुराहरू देखिनँ र मैले पनि त्यतिखेर पनि सोच्न सकिनँ कि यो विषयलाई पनि समेट्नु पर्छ भनेर होइन समय सापेक्ष हामीलाई सबै कुराको सबै ज्ञानको पनि अवगत हुँदै जाने हो त्यस गर्दाखेरि अब आउने बजेटमा यो विषय सम्बन्धी चाहिँ बजेटमा पनि पारित गर्नुपर्छ र यसलाई चाहिँ र अर्को कुरा यहाँ कुरा गर्दै जाँदाखेरि चाहिँ के आयो भने सुशासन तथा अनुगमनको कुरा पनि आयो अहिले चाहिँ यसपालि हाम्रो चाहिँ व्यवस्थापिका संसदमा चाहिँ सुशासन तथा अनुगमन समिति बनेको छ हामी उनपचासजनाको त्यसमा म पनि छु त्यस कारणले गर्दाखेरि यो सुशासन तथा अनुगमन राज्यले राज्यले सुशासन अनुगमन चाहिँ सबै विषयमा हुनु पर्यो हामीसँग त धेरै नजिक एउटा चाहिँ प्रवृत्तिको रूपमा आएका यस्तो एजेन्डाहरू पनि रहेछ नि त यो कुराहरूलाई पनि राज्यले पहिचान गर्न सक्नु पर्यो यो कुराहरूलाई पनि राज्यले चाहिँ छानेर चाहिँ यो सुशासन अनुगमन चाहिँ गर्नु पर्ने रहेछ भन्ने कुरा पनि मैले अहिले चाहिँ एकदमै यो मलाई भित्र मनबाट आयो र त्यस कारणले गर्दाखेरि चाहिँ यो कुरामा पनि हामीले चाहिँ अनुगमन तपाईँको हरेक कुराको अनुगमन भने जस्तै यी कुरामा चाहिँ कुन गाउँमा कुन ठाउँमा ठाउँमा कुन दिदीबहिनीले के पि होइन कुन दाजुभाइले के पिए जस्तै अघि बोक्सी भन्यो बोक्सी ठाउँमा बोक्सा पनि हुँदो रहेछ त्यसको ठाउँमा चाहिँ उहाँहरूको पनि त्यो समस्या बुझ्न जरुरी छ नि त त्यस यो पनि अनुगमनको एउटा पाठ हो भन्ने मैले महसुस गरेँ त्यस गर्दाखेरि अब हुने हाम्रो चाहिँ यो समितिको बैठकमा पनि मैले कुराहरू यो नयाँ विषयहरू पनि मैले उठान गर्ने नै छु र चाहिँ हामीले यसरी चाहिँ यो राज्यको एउटा चाहिँ जिम्मेवारी चाहिँ राज्यले चाहिँ यसरी लिएर जानुपर्छ भन्ने मलाई लाग्छ सावित्रीजी अब जुन राज्यको संयन्त्रहरू छन् प्रधानमन्त्री कार्यालयको महिला हिंसा युनिटदेखि लिएर जिल्लाको महिला सेलसम्मको कुरा छ त्यसैले मेन अब कानुन कार्यान्वयनदेखि लिएर जुन अपराधी र जनचेतनाको कुरा सबै गर्नको लागि त्यस्तै एउटा संयन्त्रको आवश्यकता पर्छ कि त्यो संयन्त्रलाई क्षमतावान बनाएर यो काम गर्न सकिन्छ कि यो क्षेत्रमा अर्को संयन्त्र आवश्यक पर्छ अब संयन्त्रलाई हामीले छुट्टै बनाउने भने त सम्भव पनि छैन हाम्रो देश होइन एकदमै गरिब एउटा आर्थिक आर्थिक स्थितिले अरू देशले सहयोग नगर्यो भने देशै चल्न गाह्रो हुन्छ अहिले त यस्तो अवस्था छ राजनीतिक दलहरूदेखि सबैले यत्रो यत्र खर्चहरू गरिरहेछन् होइन हेर्नु त एउटा सानो धेरै पार्टीको अहिले बर्खे अधिवेशन भयो नि कति खर्च भयो त त्यो एउटा जनतालाई दिएको भए उनीहरू दुई तिनजनाको बिचको झगडा सल्टाउन त्यत्र पैसा करोडौँ रुपियाँ खर्च भइरहेको छ यो देश अझै कङ्गाल हुँदैछ क्या त्यत्रो संविधान सभाको दुई होइन चार वर्षसम्म त्यस्तो भयो त्यत्रो पैसा गयो हेर्नुहोस् त त्यो भनेको यो देशले चाहिँ पचासौँ वर्ष देश पछाडि धकालिसक्यो भनेपछि यो देशमा छुट्टै संयन्त्र बनाएर जान पनि सम्भवै छैन होइन र त्यो गर्न पनि हुँदैन भएको संयन्त्रलाई चाहिँ कसरी हामीले क्षमतावान बनाउने साँच्चैको भन्यो भने नि अनुगमन र मूल्याङ्कन होइन सुशासनको पाटोबाट हेरिने हो भनेदेखि यो देशमा कस जुन जुन निकायमा जतिजना अहिलेका जुन नयाँ पुस्ताहरू छन् नि कार्यान्वयन गर्ने पक्ष सबलाई थाहा छ क्या कानुनको बारेमा थाहा पाए पाए पनि त्यो कार्यान्वयन हुँदैन हेर्नुहोस् त्यो किन हुँदैन भनेदेखि उनीहरूलाई नगरे पनि हुन्छ भन्ने खालको मनोमानी छ अहिलेको अवस्थामा त झन् घुसपैठै छ हेर्ने भने हेर्नुहोस् गाडी घरबाट निक्लेर तरकारी किन्ने ठाउँदेखि गाडी किन्ने ठाउँदेखि के गाडी चढ्ने ठाउँदेखि लिएर तपाईँ अफिस नपुग्ने बेलसम्म अथवा काहीँ जहाँ पनि कहाँ कहाँ झगडा गर्नुहुन्छ कहाँ कहाँ यो कुरा गर्नुहुन्छ भने चाहिँ देशको एउटा नीतिले काम गरिरहेको छैन होइन सुशासन एउटा लोकतन्त्र भएको देशमा चाहिँ सुशासनले काम गरिरहेको छैन त्यो कारणले गर्दाखेरि अहिले यो बोक्सीकै बोक्सी विधेयकको कुरालाई हेर्दाखेरिमा पहिला कुरी अहिले मलाई अर्को डर के छ भने नि संसदमा जान्छ होइन सभासदज्यूहरूलाई मेरो एकदमै विनम्र अनुरोध के छ भनेदेखि यसलाई कुरीति जान्ने अहिले जुन अपराध अन्तर्गत चाहिँ धेरैको विचार छ क्या यसलाई त्यसमै ल्याउनु पर्छ अहिले विधेयक त ड्राफ्ट हो गइरहेछ मलाई डर त्यहाँनिर छ र उहाँलाई म विनम्र अनुरोध गर्छु बोक्स कथित बोक्सी भनेर जुन मान्छेलाई जिउँदै जलाउने जिउँदै मार्ने जिउँदै पिट्ने होइन त्यस्तो खालको जुन हामीले देखिरहेछौँ त्यो घटनाले स्तब्ध बनाएको छ त्यसलाई छुट्टै नै नीति आउनुपर्छ भन्ने पहिला हाम्रो कुरा हो र अर्को कुरा के भनेदेखि स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मको जुन जहाँ कार्यक्रम छ नि त्यसैमा मिसाएर यसलाई लान सकिन्छ नि त होइन महिला सेलमा पनि महिला बालबालिका कार्यालय भनेर अहिले छ हरेक पचहत्तरै जिल्लामा छ त्यहाँबाट पनि कार्यक्रमहरू गइरहेको छ उहाँहरू यो चाहिँ यो मलाई यस्तो लाग्छ कि एउटा कुनै पनि काम गर्नलाई नि मैले अघि भन्दा भन्दै एउटा कुरा छुट्या दिशामुक्त बनाउनको लागि हेर्नुहोस् त अहिले कति बजेट खर्च भएको छ सरकारको कथित बोक्सी हुँदैन ल कथित बोक्सी मुक्त देश बनाउनलाई कहाँनिर एक रुपियाँ खर्च भएको देख्नु भएको छ छैन किन छैन होइन किन छैन त त्यो त जरुरी हो नि त्यो एउटा सरकार संवेदनशील छैन कि किनभने महिलाको मुद्दामा होइन त्यो कारणले गर्दाखेरि नीति र कार्यक्रममा उहाँहरूले ल्याउनुपर्छ र भएको संयन्त्रलाई माथिदेखि तलसम्म त्यही संयन्त्रलाई बलियो बनायो भने यो चाहिँ कार्यान्वयनमा केही अप्ठ्यारो छैन जस्तो मलाई लाग्छ मनो हुमाकाईजी अब अन्त्यमा सावित्रीजीले भनेको जस्तै जुन अभियानको खाँचो छ त्यो अभियानको लागि सरकारले पनि खर्च गरेको छैन र अन्य क्षेत्रबाट पनि पैसा रकम खर्च हुन नसक्ने कार्यक्रम आउन नसक्ने अवस्था छ त्यसमा चाहिँ अन्त्यमा आयोगको पहल के हुन्छ आयोगले महिलाको क्षेत्रमा गर्ने पहल एउटा रह्यो तर अब देशलाई नै सिस्टममा लगियो भने आयोग पनि त्यही भित्र परिहाल्छ पहिला चाहिँ देशलाई सही ट्र्यापमा लैजान संविधानको जरुरी छ संविधान बनेपछि जुन जुन हाम्रा संयन्त्रहरू छ राज्यका संयन्त्रहरू त्यो राज्यका संयन्त्रलाई साधन स्रोत सम्पन्न बनाउनुपर्छ अहिले अब कतिपय ठाउँमा गयो त्यहाँ महिला पी के अरे उत्पीडित महिलाहरूले ल्याएर भन्नुहोस् न हिंसा पीडित महिलाहरूले ल्याएर राखेको छ एक रात राख्ने ठाउँ छैन भनेर चाहिँ त्यहाँ महिला सेलमा भन्ने पनि पाइन्छ त्यो भन्नुको अर्थ त त्यहाँ साधन स्रोत छैन त्यहाँ बजेट छुट्याइएको छैन राज्यले नै राम्रो हिसाबले सोच्यो भने आयोग जस्तै महिला आयोग भयो महिला आयोगले आफ्नो ठाउँबाट गरेका छ मानवाधिकार आयोग होला होइन यस्तै गरेर निर्वाचन आयोग होला आफ्नो ठाउँमा त राज्यभित्र त उनीहरू त छँदैछन् नि काम गरिहाल्छन् पहिला चाहिँ मुख्य जुन देशको कार्यकारी निकाय हो त्यही नै सशक्त हुनुपर्छ यहाँहरू तिनैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपालमा सहभागी भइदिनु भयो हाम्रो स्टुडियोमा आइदिनु भयो त्यसका लागि तिनैजनालाई धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद ल आयोगको तर्फबाट नि धन्यवाद दिन चाहन्छु बोक्सी आरोपमा कुटपिट र दुर्व्यवहार मात्र होइन हत्याका थुप्रै घटना पनि हुने गरेका छन् समाजमा रहेका एकल महिला तथा समाजले कमजोर बनाएर महिलालाई बोक्सीको आरोपमा पीड़ा दिने गरेका छन् अशिक्षित समुदाय मात्र होइन राजधानी आसपासका क्षेत्रका शिक्षित समुदायले समेत बोक्सीको आरोपमा दिशा खुवाउने कुटपिट गर्ने जस्ता अपराध गर्ने गरिएको पाइन्छ तर अपराधीलाई भने जस्तो कारवाही चाहिँ हुन सकेको छैन बोक्सी आरोप सम्बन्धी कसुर र सजाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक केही दिन अघि संसदमा दर्ता भएकाले त्यसलाई ऐनको रूपमा कार्यान्वयनमा ल्याइयो भने यो समस्या समाधान हुन सक्छ भन्ने विश्वास छ बोक्सी आरोप लगाउने पहिलो व्यक्तिदेखि घटनामा संलग्न सबैलाई कडा कारवाही हुने गरी बोक्सी आरोप सम्बन्धी विधेयक तयार भएको हो प्रस्तावित विधेयकले बोक्सीको आरोप लगाउने पहिलो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 त्यतिन्जेलसम्मका लागि साथी सोहम सुवेदी प्राविधिक साथी भोजराज विश्वकर्मा सहित दीपक आचार्य र म उषा केसी पनि विदा हुन्छौ आउँदो साताको साझा नेपालमा फेरि भेटौँला धन्यवाद अर्पण टाइम चेन्ज अहिले बिहानको आठ बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नशारक ट्रमा सर्जन एवं जोनी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे गाडी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन्नु हजुर सुन्नु हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार अनि शुभ प्रभात रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा तपाईँलाई स्वागत छ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानी मार्फत आजको तिथिमिति तपाईँको आजको दिन के कसरी बित्छ आजको राशिफल साथमा रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्जमा अब प्रसारण हुने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ कार्यक्रम शुभ बिहानीमा उत्पादन सहयोगी लक्ष्मण सापकोटा प्राविधिक मित्र रिजन केसी अनि म रामु आचार्य उपस्थित भइसकेका छौ अब लागौ आजको तिथिमितितर्फ आज मिति विक्रमसम्म दुई हजार एकहत्तर साल असार अठाइस गते शनिबार तदनुसार दुई हजार चौध जुलाई बाह्र तारिक असार शुक्ल पक्ष पूर्णिमा तिथि साँझ पाँच एक्काइस बजे उपरान्त प्रतिपदा तिथि पूर्व खाडा नक्षत्र साँझ सात बाह्र बजे उपरान्त उत्तर खाडा नक्षत्र ऐन्द्री योग बिहान दस सोह्र बजे उपरान्त वैघृति योग भद्राकरण आनन्दादी योगमा मातङ्ग योग चन्द्रमा धनु राशिमा राति बाह्र पचास बजे उपरान्त मकर राशिमा कालबेला बिहान छ छयालिस बजेसम्म यो त भयो आजको तिथिमिति अब लागौ तपाईँको आजको दिन के कसरी व्यतीत हुनेछ आजको राशिफलतर्फ मेष राशि हुने तपाईँका लागि फलदायी समय छ व्यापारिक बौद्धिक एवं सामाजिक दृष्टिले पनि उत्तम समय आएको छ हुने तपाईँका लागि मानसिक सन्तोषको सास मिल्नेछ शरीरमा नयाँ काम गर्ने ऊर्जा थपिनेछ व्यावहारिक शान्ति छाउने देखिन्छ मिथुन राशि मिथुन राशि हुने तपाईँका लागि यात्राको समय रहेको छ विदेश यात्राको लागि आफैले पहल गर्नुभयो भने भलो हुनेछ अरूको भर नपर्नु नै बेस हुने देखिन्छ कर्कट राशि कर्कट राशि हुने तपाईँका लागि सरकारको तर्फबाट महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने देखिन्छ साथै तत्काल लाभ हुने खालको काम पनि हुने देखिन्छ सिंह राशि सिंह राशि हुने तपाईँका लागि शारीरिक सुख सम्मान मिल्ने समय आएको छ उपभोग्य वस्तुको किनमेलमा समय बित्नेछ सजग हुनुहोला कन्या राशि हुने तपाईँका लागि खानपिन तथा घराइसी सामान किनमेलमा समय बित्नेछ रचनात्मक कार्य गर्दा तपाईँलाई सन्तोष मिल्नेछ तुला राशि हुने तपाईँका लागि यति बेला अरूसँग संयुक्त लगानीमा काम गर्नुभयो भने नोक्सान बिहोर्ने पर्ने देखिन्छ वृश्चिक राशि हुने तपाईँका लागि त्यति भरपर्दो समय छैन सामान्य कुरामा पनि विवादमा परिएला बोल्दा बडो सावधानी अप्नाउनु पर्नेछ धनु राशि हुने तपाईँका लागि शत्रु पराजित हुनेछन् नयाँ कामको अवसर आउनेछ शुभ कुराको संकेत पाउनुहुनेछ दान पुण्यको काम पनि हुनेछ मकर राशि मकर राशि हुने तपाईँको लागि तपाईँबाट लेखन पठनको काम सुरु हुनेछ साथै धार्मिक सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने पनि देखिन्छ कुम्भ राशि कुम्भ राशि हुने तपाईँका लागि अरूको लागि सक्रिय हुनुपर्ने खालको समय रहेको छ कानुनी तथा बौद्धिक काममा तपाईँको रुचि बढ्नेछ र अन्त्यमा मेन राशि मीन राशि हुने तपाईँको लागि सन्तानको माया समन्वय मिल्नेछ पितृपक्षबाट पनि उचित मार्गदर्शन पाउनुहुनेछ अहिले हामीले प्रस्तुत गर्यौं तपाईँको आजको राशिफल राशिफलले जे जस्तो भने पनि आफ्नो दैनिक कार्यहरू मेहनतका साथ अगाडि बढाउनुहोला सफलताले तपाईँलाई नै चुम्नेछ राशिफल पछि अब लागौं रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूमा अब प्रसारण हुने कार्यक्रमको रूपरेखातर्फ अहिले तपाईँ कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी लगत्तै करिब नौ बजेसम्म संघीयता सङ्गालो सुन्न सक्नुहुनेछ नौ बजे नेपालवाणी समाचार त्यसको लगत्तै दस बजेसम्म सागरको साथमा एक्सन कट सुन्न सक्नुहुन्छ दस बजे अर्पण समाचार त्यसको लगत्तै करिब एघार बजेसम्म दिवसको साथमा लोक झन्कार त्यस्तै एघार बजे अर्पण खबर त्यसको लगत्तै बाह्र बजेसम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजे नेपालवाणी समाचार त्यसको लगत्तै करिब एक बजेसम्म साथीसँग मनका कुरा सुनिसकेपछि एक बजे अर्पण खबर र एक बजेको अर्पण खबर पछि दुई बजेसम्म कार्यक्रम पप ग्यालरी राजनको साथमा सुन्न सक्नुहुनेछ दुई बजे अर्पण समाचार त्यसको लगत्तै तीन बजेसम्म अर्पण समर्पण दिवसको साथमा त्यस्तै तीन बजे नेपालवाणी समाचार नेपालवाणी समाचार लगत्तै करिब चार बजेसम्म धनिया के दुनिया सुन्न सक्नुहुनेछ चार बजे अर्पण खबर त्यसको लगत्तै पाँच बजेसम्म दिपेन्द्रको साथमा लोक आँगन सुन्न सक्नुहुनेछ पाँच बजे अर्पण बुलेटिन साढे पाँच बजे जीवनको मार्ग छ बजे नेपालवाणी समाचार साढे छ बजे अर्पण स्थानीय समाचार सात बजे अर्पण शुभसाज प्रतीक्षाको साथमा सुन्न सक्नुहुनेछ साढे सात बजे साझा खबरको समय रहनेछ आठ बजे नेपालवाणी समाचार पाउने नौ बजे बिबिसी नेपाली सेवा सुनिसकेपछि करिब दस बजेसम्म मेरो कथा सुन्न सक्नुहुन्छ डियर कल्याणको साथमा दस बजे नेपाल एफएम समाचार र त्यसपछि करिब एघार बजेसम्म खुलदुली डट कम सुन्न सक्नुहुन्छ राति एघार बजेबाट भोलि बिहान चार बजेसम्म हामी विश्राम लिन्छौँ र भोलि बिहान चार बजे प्रवचनमाला सुन्न सक्नुहुनेछ पाँच बजे केही व्यावसायिक विश्राम सुनिसकेपछि साढे पाँच बजे प्रभातवाणी सुन्न सक्नुहुनेछ छ बजे सिआइएनको साझा खबर साढे छ बजे बाणी बहस सात बजे अर्पण स्थानीय समाचार सवा सात बजे बीबीसी बिहानी सेवा र साढे सात बजे कार्यक्रम चित्रसेन सेरोफेरो सुन्न सक्नुहुनेछ कार्यक्रम चित्रसेन सेरोफेरोको साथमा म स्वयं उपस्थित हुनेछु र भोलि बिहान आठ बजे पुनः कार्यक्रम शुभ बिहानीको अर्को श्रृङ्खलामा तपाईँको र हाम्रो भेट हुनेछ अहिले हामीले प्रस्तुत गर्यौं रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा भोलि बिहान आठ बजीसम्म प्रसारण हुने कार्यक्रमको रूपरेखा यही रूपरेखासँगै आजका लागि कार्यक्रम शुभ बिहानीको समय सकिसकेको छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाजको ध्वनि तरङ्गमा भोलि पुनः कार्यक्रम शुभ बिहानीमा तपाईँ हाम्रो भेट हुने नै छ उत्पादन सहयोगी लक्ष्मण सापकोटालाई धन्यवाद त्यस्तै प्राविधिक मित्र रिजललाई पनि धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम शुभ बिहानीबाट विदा चाहन्छु नमस्कार तपाईँको आजको दिन शुभ रहोस् र नेपाली